सम्झन पनि मन छैन तिमीलाई आफ्नो भन्नु छैन सम्झन पनि मन छैन तिमीलाई आफ्नो भन्नु छैन भनेको छु अब कसैसँग बाछा गरायो चक्क चलायो मायाले छोपेर बाछा गरायो कुरा तिम्रो सुन्नु छैन आफ्नो बाटो आफै थुन्नु छैन जाल्ने कुरा तिम्रो सुन्नु छैन आफ्नो बाटो आफै थुन्नु छैन भनेको छु अब कसैसँग मेरो कुरा काट्दै हिँड्ने होइन धमिलो पानी पिउनु छैन छैन तिमीलाई र जिउनु छैन भन्दैको छु अब कसैसँग मेरो